नमस्कार स्थानीय गतिविधिको सङ्गालो साँझ सात बजेको गलकुत खबरमा प्राविधिक मित्र निराजन बगालेसँगै खबर कक्षबाट साथी घनश्याम गौतम र शर्मिला रोकाको हार्दिक स्वागत छ गलकुट खबर फ्रिक्वेन्सी मोडुलेसनमा एक सय दुई तब्लु चार मेगासँगै इन्टरनेट अनलाइनमा W W W dot Galkot FM dot com र मोबाइल एप गलकोट एफएम मार्फत संसारभर साथ सुन्न सकिन्छ गलकुट खबरको सुरुमा मुख्य मुख्य खबरहरू हटियामा मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते रातो च्याउको माग बढ्दो होमस्टे होमस्टेका पाहुनालाई रातो च्याउको परिकार फान्दाफानीमा तिहारको अवसरमा अनावश्यक भिडभाड नगर्न वडा कार्यालयको आग्रह गलकोट घुम्टे रोधी परिवारद्वारा श्रेष्ठको उपचारमा त्रिहत्तर हजार नौ सय पैँतिस रुपियाँ सहयोग सङ्कलन र श्वास प्रश्वासमा समस्या भएका बिरामीले हेलिकप्टर मार्फत काठमाडौँ लगियो बागलुङका थप सातजनालाई कोरोना सङ्क्रमण पोस्ति दुली त मलाई भए ओ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 रातो च्याउ ताराखोलाको डुरी लेकको जङ्गलको ठुतामा पाइने रातो च्याउकै स्वाद लिन आन्तरिक पर्यटक घरवासमा पुग्ने गरेका छन् रातो च्याउ बाहेक जंगली सेतो च्याउ फापर भाँगोको चटनी र कोरोको ढिँदो लोकल कुखुरा र सिमीको दाल घरवासको मुख्य आकर्षण हो पर्यटकीय क्षेत्र डुरी लेक पुग्नेहरू र लोकल कुखुरा परिकारका पारखीहरू ठुलो हिले पुग्ने गरेका छन् यस वर्ष अगाडिदेखि अगाडिदेखि सञ्चालन आएको ठुलोहेले सामुदायिक घरवास पर्यटकीय क्षेत्रमा भएकाले पर्यटकको रोजाइमा पर्न थालेको छ ताराखोला गाउँपालिकाको अधिकांश जंगलमा रातो च्याउ पाइन्छ जङ्गलमा जोखिमपूर्ण तरिकाले रातो च्याउ टिपेर ल्याउनु पर्ने भएकाले यसको मूल्य सुन जस्तै महँगो छ प्रोटिन र भिटामिनका लागि समेत राम्रो मानिने जंगली रातो च्याउ ताराखोला पुग्ने जो कोहीले रुचाउने परिकार हो घरवासमा आउने अधिकांशले रुचाउने परिकार मध्ये रातो च्याउ पर्ने प्रमुख भएको घरवासका सञ्चालक तेजेन्द्र बहादुर श्रेष्ठले जानकारी दिनुभयो घरवास नखुल्दै समेत यहाँका सामान्य पर्यटकहरू घुम्न आउने गरेका थिए ताराखोला गाउँपालिकाको सहयोगमा घरवास सञ्चालनमा ल्याएपछि यहाँ आउने पर्यटकहरू बढ्न थालेका छन् उहाँले दर बन्दाबन्दीको समयमा समेत आन्तरिक पर्यटकहरू आइरहेको बताउनु भयो घरवासमा आउने जो कोहीले खानका लागि र कोसेलीका लागि रातो च्याउ खोज्ने गरेका छन् सुरेशले भन्नुभयो पाहुनाले आफ्ना परिवारका सदस्यहरू रहेको युरोप अमेरिका समेत कोसेलीका लागि यही रातो च्याउ खरिद गर्दै आएका छन् जङ्गली च्याउको माग बढ्दै गएपछि ताराखोलाका स्थानीयले जङ्गली च्याउ लिएर सुकाएर राख्ने गरेका छन् अहिले सुकेको एक पाती रातो च्याउको मूल्य ताराखोलामै दुई हजार पाँच सयदेखि तिन हजार रुपियाँसम्म पर्दै आएको ताराखोलाका स्थानीय बसन्ती खर्दीले बताउनु भयो सुकेको रातो च्याउको माग धेरै भएपछि पुर्याउन नसकिएको घरतीको भुनाइ छ स्थानीयको जङ्गलमा स्थानीयले जङ्गलमा घाँस दाउरा गर्नका लागि जाने क्रममा काठको ठुटामा फलेको रातो च्याउ टिपेर ल्याउने गरेका छन् हालसम्म रातो च्याउको व्यावसायिक बिक्री वितरण नभएको स्थानीय धनबहादुर बुढाले जानकारी दिनुभयो अहिले जङ्गलमै जङ्गलमा सानैमा च्याउ टिप्न थालेपछि उत्पादन घट्दै आएको र मूल्य बढ्दै गएको बुढाको भनाइ छ उच्च हिमाली भेगमा ठूला रुखहरूमा रातो च्याउ पाइन्छ जङ्गलमा पाइने अधिकांश च्याउ विषालु भएकाले स्थानीयले मात्रै खानका लागि प्रयोग हुने च्याउ पहिचान गर्न सक्दछन् ताराखोलाको उच्च भागमा रहेको घरमा अहिले जङ्गली रातो च्याउ तथा सेतो च्याउ धेरथोर सुकाएकै पाइन्छ हातोछेउ ताराखोला सहित गलकुटको रम ढोरपातन तमानखोला लगायतको जंगलमा पाइन्छ च्याउ सुकाएपछि लामो समयसम्म रहने भएकाले कोसेलीका रूपमै प्रयोग हुँदै आएको बागलुङ बजारमा लामो समयदेखि अर्ग्यानिक उत्पादनको व्यापार गर्दै आउनुभएका हिरामणी उपाध्यायले जानकारी दिनुभयो उहाँले च्याउको महत्व नबुझ्नेले काठको टुक्रा जस्तै लागे पनि महत्व बुझ्नेले जापान अमेरिका लगायतका देशमा आफन्तले कोसेली पठाउने गरेको बताउनुभयो व्यावसायिक उत्पादन गर्न सके रातो च्याउको भविष्य रहेको उहाँको भनाइ रहेको छ जसरी सीताके च्याउको व्यावसायिक उत्पादन थालियो यसरी नै रातो च्याउको उत्पादन गर्न सकिने सम्भावना रहेको सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य प्रेम लामिछानेले बताउनुभयो अब जंगललाई घाँस दाउरामा मात्रै सीमित गर्न भएन लामिछानेले भन्नुभयो जसरी नौ महिनामा फल्ने सीताके च्याउको वैज्ञानिक तरिकाले तीन महिनामै फल्ने बिउ उत्पादन भयो त्यसरी नै रातो च्याउको विकास गर्न सकिन्छ सकिन्छ गलकुट नगरपालिका वडा नम्बर दस पाण्डवखानीमा उज्यालो पर्व तिहारको अवसरमा अनावश्यक भिडभाड तथा जमघट नगर्न वडा कार्यालयले आग्रह गरेको छ फुलै फुलको पर्व तिहारको अवसरमा हुने गलत क्रियाकलाप नियन्त्रण कोरोना बारे सचेतना र सावधानी बारे ओडामा सम्पन्न बैठकले जमघट नगर्ने निष्कर्ष निकालेको हो नागरिकहरूको स्वास्थ्य सुरक्षाले मध्यनजर गर्दै परम्परागत रूपमा मनाउँदै आइरहेको रीतिरिवाज देउसी भैलो यो वर्ष बन्द गर्ने यो वर्षको लागि अनावश्यक जमघट जमघट नगर्न र नगराउन सम्पूर्णमा अनुरोध गर्ने निर्णय गरेको हो वडा अध्यक्ष तिलक घरतीको अध्यक्षतामा बसेको बैठकमा वडा जनप्रतिनिधि स्थानीय क्लब आमा समूह विद्यालयका प्रतिनिधि टोल सुधार समिति पत्रकार स्वास्थ्य कर्मी लगायतको सहभागितामा सम्पन्न बैठक गलकोट नगरपालिका वडा नम्बर दसका वडा अध्यक्ष तिलक घरतेको अध्यक्षतामा सम्पन्न भएको सुरेश छन्त्यालले जानकारी दिनुभयो कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएको भन्दै बागलुङ जिल्लामा अघि नै जिल्ला प्रशासन कार्यालयले एक सूचना प्रकाशन गरी तिहारको अवसरमा देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रम नगर्न आग्रह आग्रह गरेको थियो गलकुट घुम्टी रोधी परिवारले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 प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब परीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो मंगलबार दिउँसो बागलुङमा थप सातजनामा कोरोना संक्रमण पुष्टि भएको छ स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराका अनुसार बागलुङमा सातजनामा कोरोना संक्रमण संक्रमित थपिएका छन् कोरोना संक्रमण पुष्टि भएका बागलुङका सातजना मध्ये एकजना बागलुङ नगरपालिका वडा नम्बर तीनका चालिस वर्षीय पुरूष वडा नम्बर चारका दुईजना चौरात्तर र चालिस वर्षीय महिला तथा पचपन्न त्रिचालिस तेत्तिस र सन्ताउन्न वर्षका चारजना पुरुष रहेको बताइएको छ कन्ट्राक्ट ट्रेसिङबाट पहिचान भएका सबै संक्रमितलाई आइसोलेसनकोमा लैजाने तयारी भरि तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका महामारी फोकल पर्सन देव प्रकाश घिमिरेले जानकारी दिनुभयो बरिङ गाउँ कार्यपालिकाको त्रिचालिसौँ बैठक सम्पन्न भएको छ मङ्गलबार सम्पन्न बैठकले विविध पाँच चार प्रस्तावहरूमा वृहत छलफल गर्दै पारित गरेको छ पारित प्रस्तावहरूमध्ये महेन्द्र माध्यमिक विद्यालय वडा नम्बर पाँच सुखौराको क्षतिको विवरण सङ्कलन गरी शिक्षा विकास तथा निर्देशनालय पोखरामा पेश गर्ने सामुदायिक स्वास्थ्य स्वास्थ्यका स्थापना गर्ने सन्दर्भमा वडा नम्बर एकको लुरुङ र वडा नम्बर चारको थपलुङमा स्वास्थ्य सेवा विस्तारको लागि स्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने जसका लागि आवश्यक वार्षिक बजेट र जनशक्तिको व्यवस्थापन गाउँपालिकाले गर्ने पाँचवटा पाँचवटा प्रारम्भिक बाल विकास केन्द्रहरू वडा नम्बर एकको ओखरेनी तथा अर्लाङटुङ वडा नम्बर दुईको तङराम बडाकोट प्राथमिक विद्यालय तथा सर्वोदय माध्यमिक विद्यालयका निमित्त अनुमति दिने र आवश्यक बजेट तथा शैक्षिक सामग्रीहरू प्रबन्ध मिलाउने सुरक्षित आवास कार्यक्रमका लागि सङ्घीय सरकारबाट उपलब्ध एक सय छ्यानब्बे घरधुरीका लागि पचास हजारका दरले अनुदान उपलब्ध गराउने रहेका छन् नियमित निर्णय गर्नुपर्ने अन्य विषयहरूसहित विविध विषयहरूमा सौहार्द छलफल गरिँदै सर्वसम्मतिमा निर्णय गर्दै बैठक पारित भएको प्रमुख प्रशासकीय अधिकृत र अधिकृत रमेश थापाले बताउनुभयो यिनी विविध खबरसँगै साँझ सात बजेको गालकुट खबरको हामी अन्त्यमा छौँ अन्त्यमा शीर्ष खबर फेरि एकपटक हटियामा मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते रातो च्याउको माग बढ्दो होमस्टेका पाहुनाले च्याउको परिकार पाण्डाफानीमा तिहारको अवसरमा अनावश्यक भिडभाड नगर्न वडा कार्यालयको आग्रह गलकोट रोधी परिवारद्वारा श्रेष्ठको उपचारमा त्रिहत्तर हजार नौ सय पैँतिस रुपियाँ सहयोग सङ्कलन र श्वास प्रश्वासमा समस्या भएका बिरामीले हेलिकप्टर मार्फत काठमाडौँ लगियो बागलुङका थप सातजनाले कोरोना सङ्क्रमण पुष्टि यिनै विविध खबरसँगै साँझ सात बजेको गालकोट खबरमा खबरक्रम सकियो तपाईँ यसपछि साढे सात बजे सिआइएनको साझा खबर आठ बजे नेपाल दर्पण र पौने नौ बजे बिबिसी नेपाली सेवाको सन्ध्याकालीन प्रसारण सेवा साँझ पकाउन सक्नुहुन्छ हामी भने स्थानीय गतिविधिको सङ्गालो भोलि बिहान सात बजेको गालकोट खबर लिएर आउनेछौँ खबर कक्षबाट हामी सबैलाई आज्ञा दिनुहोस् ज्ञान सूचना र मनोरञ्जनका लागि सामुदायिक रेडियो गलगोटा फिल्म एक सय दुई तब्लो चार मेगा सुन्दै गर्नुहोस् नमस्कार